नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम अर्पण समर्पणको यो नवीनतम श्रृङ्खलामा कार्यक्रम अर्पण समर्पणको व्यवसाय लिएर हामी उपस्थित भइसकेका छौँ प्राविधिक कक्षबाट भने मलाई साथ मिलिरहेको छ राज र म चाहिँ तपाईँकै आफ्नै साथी दिवस मगर सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP login गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम अर्पण समर्पणको व्यवसायलाई सुन्न सक्नुहुनेछ हामी हरेक दिन आउने गर्छौँ दुई बजेको अर्पण समाचारपछि करिब करिब तिन बजीसम्म हामी उपस्थित हुने गर्दछौँ तपाईँकै सम्झनाहरू समर्पणहरू लिनको लागि शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ हामीले बजाउने नेपाली सुगम सङ्गीत मार्फत तपाईँ आफ्ना आफन्त इष्टमित्रहरूलाई सम्झिन सक्नुहुनेछ आजको यो सोमबारको बसाइमा भने नेपाली फिल्मका सुगम सङ्गीतहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौँ मिठा मिठा सुगम सङ्गीतलाई कार्यक्रममा स्थान दिएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिने तत्क्रममा हामी जुटिराखेका छौँ र शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर तपाईँ कार्यक्रममा आउन सक्नुहुनेछ आफ्ना आफन्त घर परिवार लगायत तपाईँका सम्पूर्ण प्रियजन मित्रहरूलाई सम्झिन सक्नुहुनेछ दुईवटा टेलिफोन नम्बर तपाईँको लागि खुल्लै छ र आजको यो सोमबार व्यवसायमा भने नेपाली सुगम सङ्गीतलाई कार्यक्रममा स्थान दिने गर्दछौँ भर्खरै बजारमा चलेका र तपाईँले रुचाउनुभएका नेपाली फिल्मका सुगम सङ्गीतलाई कार्यक्रममा स्थान दिने हामी जमर्को गरिराखेका छौँ र तपाईँको सम्झना समर्पणहरू लिने पनि कोसिस गरिराखेका छौँ टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ भनेर इच्छा पाइराखेको छु आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो नमस्ते अनिताजी के छ तपाईँको नयाँ खबर हाम्रो पनि सबै ठिक छ अनि इचकामलातिरको के छ नयाँ नौलो खबर ए चिसो चिसो मौसम छ त्यही हो चिसो चिसो अनुभव गरिरहनु भएको छ हजुर अनि खाजा भयो कि नै ए त अहिले भइसक्यो हाम्रो भएको छैन कार्यक्रम सकिने लगतै हुनेछ हुन्छ आज कार्यक्रममा आउनु भएको छ कहाँ कसलाई सम्झिने हजुरलाई धन्यवाद अनि दादालाई हजुर अनि मेरो घर परिवार मेरो विशेष गरी साथी सिमरनलाई अनि गरिब बस्ने गरिबारी बस्ने दिदी भेनालाई हजुर अनि डर बस्ने हजुर हजुरआमाहरू अङ्कल आन्टीहरू अनिता भनेर चिन्ने नचिन्ने सम्पूर्णलाई दादा हुन्छ अन्तजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो आगामी श्रृङ्खलाहरूमा पनि उपस्थित गर्दै हुँदै हुनुहुन्ला अहिले भने सुटिन्छौँ नमस्कार यति बेला आउनबाट अनिता आउनुभएको थियो आफ्नो आफन्त इष्टमित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र तेत्तिसको दुईवटा बाटो खुल्लै छ टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ हेलो नमस्ते हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ गोराकदेखि रूपचन्द तामाङ रूपचन्दजी के छ तपाईँको नयाँ नौलो खबर सुनाउनुहोस् सबै ठिक छ अनि अचेल के कसरी बिताइरहनु भएको छ दिनहरू बिन्दास्ताले बिताइरहनु भएको छ हुन्छ कार्यक्रममा आउनु भएको छ सहभागी हुनु भएको छ के कसलाई सम्झिने आज धन्यवाद हजुर हुनुहुन्छ रूपचन्दजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो आगामी श्रृङ्खलाहरूमा पनि उपस्थित हुँदै गर्नुहोला अहिले भने छुट्टिन्छौँ नमस्कार यति बेला कोराकबाट रूपचन्द तामाङ आउनुभएको थियो र आफ्ना आफन्त इष्ट मित्रलाई सम्झना राखेर गइसक्नु भएको छ टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ हेलो हजुर नमस्कार नमस्कार दादा कहाँबाट को बोल्दै हुनुहुन्छ काँकाडा एक सिलिङ्गाबाट कमल प्रजा कमल प्रजा हजुर अनि कमल जी के छ तपाईको नयाँ नौलो खबर ठिकै छ घरतिरै बसिरहेछ घरतिरै बसी बस गर्दै हुनुहुन्छ हजुर अनि के कसरी छ तपाईको दिन आज चाहिँ हजुर के कसरी बिताउनु भएको छ दिनहरु भनेको दिनहरु यतिको दादा मौसम चिसो चिसो छ अब घरतिरै हो अनि खास खानु भयो कि भएन नि खाजा अब एकछिन कार्यक्रम सिद्धेपछि अब लगतै पछि हुन्छ होला कार्यक्रम सकिने लगतै हुन्छ है हजुर सँगै होला जस्तो छ कमल जी तपाई र मेरो हुन्छ नि दादा हुन्छ कमलजी कार्यक्रममा सहभागी जनाउनु भएको छ आज कस कसलाई सम्झिने हेटोडाम नि दाई भाउजू हजुर अनि घरमा रहने अनि बुवा मम्मी अनि घर परिवार अनि मेरो साथी सुरेश प्रजा आइतराम प्रजा दुर्गालाल प्रजा लगायत मलाई कमल प्रजा भन्ने चिन्ने नचिन्ने सम्पूर्णको लागि दादा हुन्छ कमलजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले छुट्टिन्छौँ नमस्कार नमस्कार दादा यति बेला काँकाँडे सिलिङ्गाबाट कमल फर्जा आउनुभएको थियो आफ्नो आफन्त इष्टमित्रलाई सम्झना राखेर गइसक्नु भएको छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर तपाईँ कार्यक्रममा आउँदै गर्नुहोला भने एउटा सुमधुर आवाजमा सजिएको नेपाली सुगम सङ्गीत सुन्ने बेला भएको छ अब क्रममा यो नेपाली सुगम सङ्गीत तपाईँको लागि छैन माया पटक्कै भनिदिनु बिर्सेर जानेलाई बाचा निभाउन गाह्रो छ भनिदिनु कसम खानेलाई नमस्कार म गीतकार गजलकार विपिन किरा बिना अहिले तपाईँ सुन्दै हुनुहुन्छ छोटो समयमै बहुचर्चित हुन सफल रेडियो रेडियो अर्पण एक सय चार थुप्लो पाँच माया गर्छौ थाहा छ मलाई छोड भन्दिन खुसी अन्तै मिल्छ भने तिमीलाई मलाई धेरै खुसी अन्तै मिल्छ भने तिमीलाई धेरै मैसँग नाता जोड भन्दिनामा अर्पण सबैका लागि सधैँका मैसँग नाता जोड भन्दिनामा माता माया गर्छु तिमीलाई छाला तथा यौनरोगका बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहरर्ष जानकारी गराउँदछौ छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाद एलर्जी दुबी कपालको चाया कपाल झर्ने अनुहारको पोतो दाग डन्डीफोर घाउ खटिरा कोठी मुसा शरीर चिलाउने हातखुट्टा फुट्ने कुष्ठरोग शरीर र हातखुट्टामा धेरै पसिना आउने नाउको समस्या सोराइसिस सेतो दाग आदि समस्या भएको बिरामीहरूको स्वास्थ्य परीक्षण यौन रोग सम्बन्धी शीघ्र पतन स्वप्न दोष गोनोरिया रोग भिरिङ्गी यौनाङ्ग चिलाउने सेतो पानी बग्ने पिसाब पोल्ने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस बुबाको चौरासी पूजा अनि छोराको व्रतबन्ध गर्ने दिन नजिकिसक्यो पूजा सामग्री केही बन्दोबस्त भएको छैन कहाँ जाने होला काका त्यो त चिन्ता लिने विषय नै होइन नि कान्छा खैरेनी चार पर्सामा कालीका पूजा सामग्री छँदैछ नि सत्यनारायण पूजा रुद्री वास्तु विवाह व्रतबन्ध लगायतका सम्पूर्ण धार्मिक एवं शुभ कार्यका लागि आवश्यक सामानहरू सुपथ मूल्यमा उपलब्ध छ सम्पर्क कालिका पूजा सामग्री खैरहनी चार पर्सा बागलुङ काली दुध डेरीको नजिकै प्रोप्राइटर खिमानन्द सुवेदी उर्मिला सुवेदी मोबाइल अन्ठानब्बे चार सय चौवन्न चालिस शून्य शून्य पाँच र अन्ठानब्बे चार सय एकाउन्न अडचालिस शून्य एकासी पूर्वी चितवनमा पत्रकारिता विषयको कक्षा सञ्चालन तथा होटल म्यानेजमेन्टको पढाइ हुने सबैभन्दा पहिलो र पुरानो शैक्षिक संस्था Crystal college Crystal college SLC परीक्षा दुई हजार सत्तरीमा उत्तीर्ण हुने सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई एवं उज्जवल भविष्यको कामना गर्दै पूर्वी चितौनकै सर्वोत्कृष्ट शैक्षिक संस्था क्रिस्टल कलेजमा कक्षा एघारमा व्यवस्थापन र मानविकी संकायमा भर्ना खुलेको सहरर्ष जानकारी गराउँदछौँ हाम्रा विशेषताहरू वार्षिक कार्यक्रम अन्तर्गत शैक्षिक भ्रमण औद्योगिक भ्रमण अभिमुखीकरण तालिम तथा अतिरिक्त क्रियाकलापको व्यवस्था भएको सुविधा सम्पन्न computer lab hotel management lab library internet तथा वाइफाई जोनको व्यवस्था भएको अङ्ग्रेजी तथा नेपाली माध्यमका छुट्टा छुट्टै कक्षाहरू भएको कमजोर विद्यार्थीहरूका लागि अतिरिक्त कक्षाको व्यवस्था गरिने लोथरसम्म कलेज बसको सुविधा यहाँ विस्तृत जानकारीका लागि क्रिस्टल कलेज तथा एन्जल्स ओल्ड स्कूल रत्नगर आठ चितवन फोन नम्बर शून्य छप्पन्न पाँच साठी एक शून्य शून्य र पाँच बैसठी पाँच सय बाहन्न भवन निर्माण व्यवसायी संघ पूर्वी चितवनको अनुरोध घर धनीले घर कम्पाउन्ड पर्खाल विभिन्न किसिमका निर्माण कार्य गराउँदा संघको कार्यालयमा आई घर धनी र ठेकदार बीच निर्माण सुरु गराउनु पर्नेछ भवन निर्माण व्यवसायी संघको सदस्यता कार्ड नभएका ठेकदारलाई निर्माण कार्य गराउँदा सम्झौता हुने छैन माथि उल्लेखित बुदा अनुसार काम नभएमा भइपरि आउने दुर्घटना एवं यस संघबाट पाउनुपर्ने सुविधाबाट वञ्चित हुनुपर्नेछ भवन निर्माण व्यवसायी संघ पूर्वी चितवन फोन शून्य मिति दुई सय एकात्तर मेरो आफ्नै शान छ मेरो आफ्नै स्टाइल छ मेरो छुट्टै पर्फर्मेन्स छ किनकि मसँग आशीर्वाद अटोमोबाइल्स प्रालीबाट खरिद गरेको बाइक छ मेरो विश्वास मेरो सहारा आशीर्वाद अटोमोबाइल्स प्राली दुई सय सिसी एनएस तथा दुई सय बिस सिसी का पल्सर बाइकहरू विश्वमै सर्वाधिक बिक्री हुने पिकअप र माइलेज राम्रो भएको एक सय पच्चिस र एक सय पचास को डिस्कभर बाइक एक सय सिसी को प्लाटिना बाइकहरू पाइन्छ साथमा फाइनान्स सुविधा exchange offer genuine spare part तथा दक्ष र अनुभवी मेकानिकद्वारा सर्भिसको सुविधा बजाज कम्पनीको बाइकको आधिकारिक विक्रेता आशीर्वाद अटो अटोमोबाइल्स प्राली खैरनी चार मगनी चोक पर्सा फोन नम्बर शून्य छप्पन्न पाँच तिरासी एक सय छयत्तर मोबाइल अन्ठानब्बे चार एकाउन्न बाह्र शून्य बत्तिस अब सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा हामी कहाँ TV deep fridge washing machine vacuum cleaner पाइनुका साथै एलसिडी र एलइडी टिभीहरू पनि उपलब्ध छन् चौधरी ग्रुपद्वारा वितरित एलजी तोसिबा क्याबिनेटर लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ पुनश होम डेलिभरीको सुविधाका साथै सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत पनि गरिन्छ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरूको एकमात्र विकल्प अन्नपूर्ण इम्पोरियम रनपा चौरा चोक चितवन मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास बैसठी चार सय आठ अन्ठानब्बे चार पचास त्रिचालिस नौ सय चौन्न पूर्वी चितवनमा पत्रकारिता विषयको कक्षा सञ्चालन तथा होटल म्यानेजमेन्टको पढाइ हुने सबैभन्दा पहिलो र पुरानो शैक्षिक संस्था Crystal college Crystal college SLC परीक्षा दुई हजार सत्तरीमा उत्तीर्ण हुने सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई एवं उज्जवल भविष्यको कामना गर्दै पूर्वी चितौनकै सर्वोत्कृष्ट शैक्षिक संस्था क्रिस्टल कलेजमा कक्षा एघारमा व्यवस्थापन र मानविकी संकायमा भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौँ हाम्रा विशेषताहरू वार्षिक कार्यक्रम अन्तर्गत शैक्षिक भ्रमण औद्योगिक भ्रमण अभिमुखीकरण तालिम तथा अतिरिक्त क्रियाकलापको व्यवस्था भएको सुविधा सम्पन्न computer lab hotel management lab library internet तथा वाइफाई जोनको व्यवस्था भएको अङ्ग्रेजी तथा नेपाली माध्यमका छुट्टा छुट्टै कक्षाहरू भएको कमजोर विद्यार्थीहरूका लागि अतिरिक्त कक्षाको व्यवस्था गरिने लोथरसम्म कलेज बसको सुविधा यहाँ विस्तृत जानकारीका लागि क्रिस्टल कलेज तथा एन्जल्स ओल्ड स्कूल रत्नगर आठ चितवन फोन नम्बर शून्य छपन्न पाँच साठी एक शून्य शून्य र पाँच बैसठी पाँच सय बावन्न मिना कसै कसैलाई मुस्किल छ पोखरामा आज धेरै टाढा हो म आज धेरै टाढा मेरो दिल छ पोखरामा नमस्ते म गायक प्रमोद खरेल अहिले तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा गर्न पनि कोही न कोही त चाहिँदो रहेछ छोटो व्यवसायको विश्रामपछि तपाईँलाई कार्यक्रम अर्पण आजको व्यवसायमा फेरि पनि स्वागत गर्न चाहन्छु तपाईँले सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार तब्लो पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP login गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि अर्पण समर्पणको व्यवसायलाई सुनिराख्नु भएको छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर तपाईँ पनि कार्यक्रममा आउन सक्नुहुनेछ आफ्नो आफन्त घर परिवार लगायत तपाईँका सम्पूर्ण प्रियोजन मित्रहरूलाई आफ्ना सम्झना समर्पणहरू राख्नु राख्न सक्नुहुनेछ टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ उहाँलाई कार्यक्रममा स्वागत गर्छु हेलो हजुर नमस्कार हेलो नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ पदमपुरबाट बिन्दास बिन्दास चाहिँ के छ तपाईँको नयाँ नौलो खबर अनि पदमपुरतिरको के छ नयाँ नौलो पदमपुरतिरको के के कस्तो छ नयाँ नौलो खबरहरू भनेको मैले पुरानै हो यसो रोपाइ सोपाइ चलेको छैन कहिले काहीँ चाहिँ यसो हो कि जस्तो गर्छ नत्र फेरि हराइहाल्छ होइन हुन्छ बिन्दाजी कार्यक्रममा सहभागी हुनुहुन्छ आज क कसलाई सम्झिने धन्यवाद अनि रमेश अशोक प्रदत कुमार साई टिगेराम अङ्कल थमस परमपुरमा बस्ने साथीहरूलाई अनि मेरो घर परिवार अनि पदमपुरबाट आउने अन्जना लामालाई र मलाई विकास लामा भन्ने सम्पूर्णलाई हुन्छ बिन्दासजी कार्यक्रममा सहभागी हुनुभयो खुसी लाग्यो अहिले छुट्टिन्छौँ नमस्कार यति बेला पदमपुरबाट बिन्दास लामा आउनुभएको थियो आफ्ना आफन्त इष्टमित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ हामीलाई पनि सधैँ सम्झनुहुन्छ माया गर्नुहुन्छ र फोन पनि गर्नुहुन्छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ आजको यो सोमबार व्यवसायमा भने नयाँ नेपाली सुगम सङ्गीतलाई कार्यक्रममा स्थान दिइराखेका छौँ नयाँ नेपाली फिल्मका सुगम सङ्गीतलाई कार्यक्रममा स्थान दिएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिने तत्क्रममा हामी जुटिराखेका छौँ टेलिफोन सम्पर्कमा कोही मित्र हुनुहुन्छ भनेर इसारा पाइराखेको छु र राजले कुरा गर्दै हुनुहुन्छ तपाईँलाई पनि आउनु मन लागेको छ भने शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ र तपाईँ र मेरो भलाको आफ्ना आफन्त इष्टमित्रहरूलाई पनि सम्झना राख्न सक्नुहुनेछ दुईवटा टेलिफोन नम्बर खुल्ला राखिराखेका छौँ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा बाटो भएर कार्यक्रममा आउन सक्नुहुनेछ आजको यो सोमबारे बसाइमा भने नेपाली फिल्मका सुगम सङ्गीतलाई कार्यक्रममा स्थान दिइराखेका छौँ भर्खरै बजारमा आएका तपाईँले नै रुचाउनु भएका तपाईँले नै मन पराउनु भएका नेपाली सुगम सङ्गीतलाई कार्यक्रममा स्थान दिइराखेका छौँ टेलिफोन सम्पर्कमा कोही हुनुहुन्छ भनेर इसारा पाइराखेको छु आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ हेलो हजुर नमस्कार नमस्ते हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ हेटौँडाबाट विष्णु तिमल सिन्हा अनि टाढातिरको के छ खबर विष्णुजी राम्रै छ अनि तपाईँ मेरो फर्स्ट टाइम कुराकानी हो कि जस्तो लाग्यो मलाई त तपाईँलाई चाहिँ मेरो तर्फबाट रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हाँसमा धेरै धेरै स्वागत छ फेरि स्वागत गरेपछि पछिल्लो दिनहरूमा फेरि बिर्सिनु भएन नि त हामीलाई बिर्सिनुहुन्न है नबिर्से पनि सुनेर त साथ दिइ दिनु भइहाल्छ नि होइन हुन्छ कार्यक्रममा सहभागी हुनुहुन्छ क्या कसलाई सम्झिने आज हजुर हुन्छ विष्णुजी कार्यक्रममा आउनुभयो खुसी लाग्यो आगामी श्रृङ्खलाहरूमा पनि उपस्थित हुँदै होला अहिले भने छुट्टिन्छौँ नमस्कार यति बेला हेटौँडाबाट विष्णु तिमल सिन्हा आउनुभएको थियो आफ्नो आफन्त इष्टमित्रहरूलाई सम्झना राखेर गइसक्नु भएको छ तपाईँसँगै कुराकानी गर्दा गर्दै अनि तपाईँकै सम्झना समर्पणहरू लिँदा लिँदै आजको कार्यक्रमबाट बिदा माग्ने बेला भइसकेको छ भोलि फेरि अर्को वसाईमा तपाईँ हाम्रो भेट हुने नै छ तिनजेलसम्म रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहज र अनि इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP login गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम अर्पण समर्पणको अवस्थालाई सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद र तिनजेलसम्म मेरो आवाजलाई रेडियो सेटसम्म पुऱ्याउने प्राविधिक कक्षका मित्र राजलाई हृदयदेखि नै धन्यवाद भन्दै फोन गर्ने साथीहरू हुनुहुन्थ्यो इच्छा कामनाबाट अनिता कुराकबाट रूपचन्द तामाङ काकाडे सिलिङ्गेबाट कमल प्रजा र पदमपुरबाट बिन्दास लामा र अन्तिममा फोन गर्ने साथी हेटौँडाबाट विष्णु तिमल सिन्हाले फोन गर्नुभएको थियो फोन गर्ने अनि फोन गर्न प्रयास गर्ने तपाईँलाई पनि धेरै धेरै धन्यवाद र तपाईँकै आफ्नै साथी दिवस पनि यो गीतलाई पृष्ठभूमिमा अगाडि बढाउँदै आजको कार्यक्रमबाट बिदा हुन्छु नमस्कार जिउने मर्ने कसम खान्थ्यौँ के भयो कहाँ गयो के भयो कहाँ गयो त्यो हाम्रो ছায়া बिरानो भो कस्तो दुरी आयो हामीमा अनन्त त्यो साथ अधुरो भो अति सम्झी सम्झी रोइरहेछ गोरी त सुन न मेरो मनको कुरा